समतल सागर भइरहिदिन्छ कहिले छाल भई उर्लिदिन्छ सम्हाल्नै गाह्रो भोजन बहकिने मन बहकिने मन अल्लाह की मन वह की मन वह मन, मन। अनि त्यही बाटो बाटो मोडिएको हो अनि त्यही बाटो बाटो मोडिएको हो केही पाइएको हो केही छोडिएको हो अनि त्यही बाटो बाटो मोडिएको हो केही पाइएको हो केही छोडिएको हो मनभरिको थकाई बिसाएपछि त्यतै तिमीसँगको नाता यसरी जोडिएको हो तिमीसँगको नाता यसरी जोडिएको हो आधी बाटो हिँडेपछि तिमीसित भेट भयो जिन्दगीको हाम्रो यात्रा त्यही बाट सुरु भयो सानो मोडैमा हिँड्दा हिँड्दैको बाटो कतै टुङ्गिए झैँ भएपछि चाल्दा चाल्दैको पाइला कतै रोकिए झैँ भएपछि अनि दौडिँदा दौडिँदैको आँखा कतै ठोकिए झैँ भएपछि तिम्रो छेउछाउमा उभ्याएको हुँ मैले आफूलाई पहिले आएर हिँडेको बाटोले तिमी भए ठाउँ पुर्याइदियो या बाटो भुलेर अल्मलिएपछि त्यतैतिर आइपुगे म अह ख्यालै भएन नेपथ्य ब्यान्डका अमृत गुरुङले जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना भनेर गाए जस्तै संयोग नै त थियो तिमी भेटिनु बाटोमा अथवा म उभिनु तिम्रो अघिल्तिर सुनेथेँ हिँडिरहे पुगिन्छ तर मलाई थाहै थिएन कहाँ पुग्नको लागि म हिँडिरहेछु भन्ने बस हिँडिरहेथेँ एकनाशले जीवनमा आफ्नो हिँडाइको गति मात्रै पनि ठुलो कुरा होइन रहेछ बरु हिँडिरहेको दिशा सही छ कि छैन भन्ने चाहिँ प्रधान कुरो रहेछ नत्र गलत दिशामा जति नै तीव्र गतिमा हिँडे पनि भनेको ठाउँमा कहाँ पुगिँदो रहेछ र यति बुझ्न केही समय लागेको पक्कै हो मलाई तर जब बुझे यस्तो लाग्यो कहिलेकाहीँ चाहिँ योजना रहित हिँडाइले पनि केही सरप्राइज भने दिलाउँछ जीवनमा जसरी तिमी भेटियौ मेरो यात्रामा अनि त्यहीँबाट सुरु भयो एउटा अर्कै खाले जिन्दगीको यात्रा मैले आफ्नो खाले जिन्दगी त्यतै कतै बिसाएँ तिमीले तिम्रो खाले जिन्दगी त्यतै कतै बिट मार्यौ अनि चुपचाप चुपचाप एउटा अघोषित सम्झौता जस्तो गऱ्यौँ सायद हामीले दुई शरीर एकै छानामुनि मुनि अटाइदियौँ दुई मन एकै मुटुभित्र खाँदिदियौँ भइदियो त्यो दोभान जस्तो अनि त्यहीँबाट दुई नदी एक भएर अगाडि बगे र बग्दै बग्दै यहाँसम्म आइपुग्यौँ जिन्दगी भनेको बग्नु नै त रहेछ नि जम्नु भनेको त स्थिर हुनु रहेछ नयाँपन नहुनु रहेछ जमेर बस्दा लेउ पनि त लाग्दो रहेछ बाँच्दै गर्दा जिन्दगी भोग्दै गर्दा जिन्दगीलाई हामी एकअर्काको परिपूरक झैँ भइसकेछौँ म अझै पनि सम्झिन्छु ती सुरुवाती दिनहरू यस्तै साउने सोमबार तिमी मेरो सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बसिदिन्थ्यौ अनि म दिनभर दिनभर तिम्रो खुबै ख्याल गरिरहन्थेँ मैले कतै पढेथेँ घर भनेको महिला हो पुरुष होइन भनेर यसरी घर घर जस्तै बनाएकी थियौ तिमीले म हिजो आज पनि कहिले कसो सम्झिन्छु तिमी आउनु अघिको जीवन त्यो एउटा सिकारु कलाकारले कोरेको कुरूप चित्र जस्तै त थियो न ठोस आकृति न उपयुक्त रङहरूको संयोजन जसै तिमी आयौ ती तमाम तमाम अडमिल्दा धर्साहरू क्रमशः क्रमशः अलप भए जीवनको पानाबाट केही सम्बन्धहरू नुन जस्तै हुँदा रहेछन् त्यो तरकारीमा घोलिँदा नदेखिने तर जब हाल्न बिर्सिन्छौ नि तरकारीमा तब बल्ल उसको अभावको महसुस हुने तिमी त्यस्तै भइदियो मेरो लागि कहिलेकाहीँ जब केही पर पुग्छु नि म तिमीबाट तब केही खड्किएको जस्तो केही अपुरो भएको जस्तो मनमा भएर आउँछ सोच्छु तिमी आउनु अघिको जीवन पनि त जीवन नै त थियो त्यहाँ पनि त थियो एउटा मनमौजी मान्छे तर यस्तो लाग्छ कोही हुनु र नहुनुमा कति हो कति फरक भइदिँदो रहेछ हिँड्दै थिएँ एक्लै एक्लै बाटो औधी हत्यास लाग्थ्यो कहिले दिक्क लाग्थ्यो अनि कहिले निकै प्यास लाग्थ्यो हिँड्दै थिएँ एक्लै एक्लै बाटो औधी हत्यास लाग्थ्यो कहिले दिक्क लाग्थ्यो अनि कहिले निकै प्यास लाग्थ्यो अघि पुग्न हिँड्नै पर्थ्यो र त एकनास हिँडिरहन्थेँ यस्तै होला जीवन भन्थे त्यही बाँच्ने अभ्यास लाग्थ्यो सिरानीमा गुहर भन्न सकिन्दथ मन डुब्दा समाउने भरका त भेटिन्न भिर खास्थे सिरानीमा गुहर भन्न सकिन्न थियो मन डुब्दा समाउने भेटिन्न थियो धेरै टाढा हिँडेपछि धेरै टाढा हिँडेपछि तिमीसित भेट भयो सानो मोडैमा थाहा छैन कहाँ पुगेर टुङ्गिन्छ जिन्दगीको बाटो अह थाहा छैन अझ भनौँ भने कहाँबाट सुरु भएको हो यो भन्ने पनि थाहा छैन थाहा छ त केवल यही बाटोमा भेटिएका केही बटुवाहरू थकान मेटाएका केही चौताराहरू अनि सुसेल्दै सुसेल्दै आउने रुमानी केही बतासहरू मैले कुल्ची हिँडेको बाटो म सँगै आयो कि छुट्यो त्यतै कतै अह म भन्न सक्दिनँ तर तिनै बाटोहरूमा भेटिए कि तिमी भने सँगसँगै हिँडिरह्यौ नत्र मसँग त आफ्नै छायाभन्दा बाहेक अरू के नै पो हुन्थ्यो र साथमा केही सामाजिक मूल्य र मान्यताहरूको विधि पुर्याएर हामी एक भएको पनि आज वर्षौँ भइसकेछ दिन यस्तो पनि थियो कि म सोच्थेँ एक्लै आएको जिन्दगी एक्लै बाँचिदेऊ आफ्नो भागको समय अरूको लागि खर्च नगरौँ हो यस्तो पनि पो सोच्थेँ म तर यसरी दुई व्यक्ति एक हुनु भनेको त त्यसरी सोचे जस्तो त कहाँ हुँदो रहेछ र होइन रहेछ त्यस्तो केही बेर अघिसम्म अर्कै ठानेको मान्छे त्यसपछि आफ्नै बन्ने प्रक्रिया पो रहेछ यो त जिन्दगीको पात्रो पल्टिँदै पल्टिँदै जाँदा धेरै पटक धेरै खाले उल्झनहरू पन्छाएका छौँ हामीले मिलेर तिमी नभएकी भए सायद तिनै भडखालोहरूमा सकिने थिएँ म सधैँ सधैँलाई तर तिमी थियौ र त ढाडस दिइरह्यौ मलाई जस्तो सुकै अप्ठ्याराहरूमा पनि गायक रामकृष्ण ढकालको विवाहमा शुभकामना दिन पुगेका नेता गिरिजा प्रसाद कोइरालाले भनेका थिए रे ढकाल बाबु अब चाहिँ तपाईँ पूर्ण मान्छे बन्नुभयो भनेर यो पढेपछि घोत्लिएको थिएँ म केही बेर सोचेको थिएँ व्यक्ति पूर्ण हुनु भनेको शारीरिक कुरा मात्रै कहाँ हो रहेछ र यो त जीवन जिउने कुरासँग सम्बन्धित पो रहेछ त अनि मलाई पनि महसुस भएको हो तिमी नभइदिएको भए म पूर्ण मान्छे हुन सक्दिनथे भन्ने एउटा फरक जीवन जिउँदै अघि बढेकी तिमी अनि अर्को अलग जीवन बाँचेर हिँडिरहेको म एकै ठाउँमा मिसिनु पक्कै पनि त्यति सहज भने थिएन यो फरक कुरा हो कि त्यो असम्भव नै चाहिँ थिएन तर त्यति सहज पनि त थिएन त्यो जुनसुकै बेला जुनसुकै ठाउँमा दुर्घटनाग्रस्त भइदिन पनि त सक्थ्यो नि जिन्दगी तर पनि केही घच्याक घुचुकको बावजुद जिन्दगी नाउँको गाडी अघि बढाइरहेका छौँ हामी मैले धेरै पटक सुनाएको छु तिमीलाई हामी भेटिनु अघि मैले हिँडेको केही बाटोहरूको कुरा अब मलाई सुन्नु छ यतिका वर्षपछि तिमीले हिँडेकी बाटोका कुरा तिमीले भोगेकी यात्राको अनुभव अनि तिमीले बिताएकी दिनहरूका गोरमैला गोरमैला डोबहरू अब केही तिम्रो सुनाउ के पो गर्दै थियो प्रिया लेख चढ्दै थियो कि त बेसी झर्दै थियो प्रिया अब केही तिम्रो सुनाउ के पो गर्दै थियो प्रिया लेक चढ्दै थियो कि त बेसी झर्दै थियो प्रिया निकै ओर गोरेटोमा म त बरालिँदै थिएँ वारी आइसकेका थियो कि जङ्गार तर्दै थियो प्रिया गल्छीहरू हुँदै कति मोडहरू हुँदै अघि बढिरह्यो जीवन जोडहरू हुँदै बाधा अनेक पन्छा पन्छाउँदै सँगै हिँडिएछ केही मिलन अनि केही बिछोडहरू हुँदै थाहा संसार नेटवर्कमा यसै बेला आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ भन्दा आज राम्रो भन्दा भोलि बहकिने मन हो यो मन बहकाउँछ तपाईँले रेकर्ड गरेर राखेर पछि पछि पनि सुन्न योग्य सम्झिनु भएको एउटा रेडियो कार्यक्रम बहकिने मन कतै सँगै हिँडिरहनु भएको तपाईँ कतै एक्लै एक्लै हिँडिरहनु भएको तपाईँ सबै सबैलाई नमस्कार म महावीर विश्वकर्मा झमझम झरी दर्किरहँदा म भने शब्दहरूकै घुम ओढेर तपाईँको छेउमा ओत लाग्न आइपुगेँ सारथी भुवन पौडेलसँगै व्यक्ति फरक भएसँगै फरक आफ्नोपन हुन्छ आफ्नो जिन्दगीको फेरि आफ्नै भोग चलन हुन्छ व्यक्ति फरक भएसँगै फरक आफ्नोपन हुन्छ आफ्नो जिन्दगीको फेरि आफ्नै भोग चलन हुन्छ मौका मिल्नु नमिल्नु त फरक कुरा हुने साथी तर हरेकसँग एउटा बहकिने मन हुन्छ नमस्कार सुस्वागतम आज फेरि पनि यो मनको दैलो उघारेर त्यो मनलाई स्वागत गर्न आइपुगेँ कार्यक्रम हो बहकिनी मन थाहा संसार नेटवर्कबाट सुनिरहनु भएको छ देशभरिका अस्सीवटा रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ विभिन्न अनलाइनहरूबाट पनि म महावीर विश्वकर्मा अनि सिसाभन्दा पारिपट्टि आज चाहिँ भुवन पौडेलजी हुनुहुन्छ हामी दुईजना छौँ अनि छेउमा तपाईँ हुनुहुन्छ तपाईँको छेउमा बसेर एकहरू बोलिरहेका छौँ झमझम पानी परिरहेको होला विदेशमा सुनिरहनु भएको छ भने त्यता चाहिँ त्यस्तो नहोला अवस्था काम गर्दै हुनुहुन्छ कि मोबाइल चलाउँदै हुनुहुन्थ्यो च्याटमा व्यस्त हुनुहुन्थ्यो या पढ्दै हुनुहुन्थ्यो जे सुक्कै गर्दै भए पनि तपाईँको केही समय अबको केही समय सुटुक्क चोरेर तपाईँलाई नै अन्याय गर्न आइपुगेका छौँ तर यो अन्याय गरिरहँदा पनि अनुभव चाहिँ मिठो नै हुन्छ किनकि बहकिने मन हो नि त तपाईँसँग पनि छ त्यो बहकिने मन हामीसँग पनि छ साताको छ मुक्तक पनि लिएर आएका छौँ तपाईँको विचारहरू पनि लिनु छ आजको विषयमा त्यो भन्नुभन्दा नि तपाईँलाई सुनाउनु छ तपाईँलाई भन्नु छ आजको विषय यो साउनको महिना साउनको महिना अविवाहित नारीहरू योग्य वर पाऊँ भनेर व्रत बस्ने सोमबार अनि विवाहित दिदीबहिनीहरू आफ्नो परिवार र श्रीमानको सुस्वास्थ्य दीर्घायु समग्र परिवारकै लाभको कामना गरेर व्रत बस्ने यही परिफेरलाई हामीले समेट्न खोजेका छौँ केही मान्छेहरू विवाह नगरिकी पनि जिन्दगी चलाइरहेका छन् बिताइरहेका छन् एक्लै एक्लै अनि अधिकांश चाहिँ विवाह गरेर घरजम बसाएका छन् अधिकांश धेरै चाहिँ विवाह भइसकेपछि मात्र जीवनलाई पूर्ण भएको ठान्छन् धेरैजना खासमा श्रीमान या श्रीमतीको रूपमा कसैको उपस्थितिले के फरक पार्छ जिन्दगीलाई आज यो विषयमा कुरा गर्न मन लाग्यो श्रीमान या श्रीमतीको महत्व के उपस्थितिले के फरक पार्छ एक्लै बाँचिरहनुमा भन्दा त्यो एक्लै बाँचेको मान्छेको जीवनमा पनि श्रीमान या श्रीमतीको रूपमा कोही आइदियो भने के फरक पार्छ त्यसले जिन्दगी बाँच्ने कुरामा चाहिँ महिला साथीहरू शून्य एक बयालिस अडसट्ठी आठ सय तिन नम्बर डायल गरेर आउनुहोला पुरुष साथीहरू शून्य एक बयालिस सतसट्ठी दुई सय उनासी दुई सात नौ नम्बर डायल गरेर आउनुहोला यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका साथीहरू जो आफूलाई समलिङ्गी तेस्रोलिङ्गी भनेर चिनाउन चाहनुहुन्छ उहाँहरू शून्य एक बयालिस अडसठी आठ सय तिन वा शून्य एक बयालिस सतसट्ठी दुई सय उनासी दुई सात नौ दुईवटै नम्बरमध्ये जुन प्रयोग गरेर आउनुभयो भने हुन्छ तपाईँ आउँदै गर्दा यो जीवनमा श्रीमान या श्रीमतीको रूपमा कसैको उपस्थितिले के फरक पार्छ यो विषयमा विचारसहित अनि मुक्तक लिएर आउनुहोला तपाईँको मुक्तक सुन्छौँ जवाब फर्काउने प्रयत्न गर्छौँ म कार्यक्रम बहकिनी मन प्रसारण हुने रेडियोहरूको नाम एकदम छिटो छिटो भाषण गर्छु काठमाडौँमा रेडियो थाहा संसारबाट कार्यक्रम सुनिरहनु भएको छ इलाममा नेपालवाणी एफएम खोटाङमा रेडियो रूपाकोट रामेछापमा हजुरको रेडियो सिन्धुलीमा रेडियो सिन्धुली गढी र रेडियो सिद्ध बाबा सर्लाहीमा radio Sarlahi radio Bagmati radio Ekta radio Mukteshwar रौतहटमा रेडियो नुन्थर र रेडियो गुन्जन पर्सामा रेडियो तराई मकवानपुरमा radio Thaha Sansar radio Makwanpur radio Awaaz radio Palung चितवनमा रेडियो माडी रेडियो अर्पण र रेडियो शिवशक्ति धादिङमा रेडियो बिहानी र रेडियो राजमार्ग नुवाकोटमा नुवाकोट एफएम र सुवामा रेडियो लाङटाङ गोर्खामा रेडियो मनकामना तनहुमा दमौली एफएम नवलपरासीमा नवलफ्रो FM radio Sunwal radio satellite रूपन्देहीमा रेडियो जागरण र रेडियो नमस्ते कपिलवस्तुमा रेडियो परिवर्तन पाल्पामा रेडियो रामपुर स्याङ्जामा गल्याङ एफएम पर्वतमा रेडियो शालिग्राम बागलुङमा रेडियो सारथी रेडियो परिवर्तन र रेडियो गलकोट गुल्मीमा रेडियो पुष्पाञ्जली अर्घा खाँचीमा रेडियो देउराली र रेडियो सूर्योदय दाङमा रेडियो प्रकृति रेडियो नयाँ युग रेडियो झरना एफएम रेडियो हाम्रो पहुँच रेडियो साझा आवाज रेडियो देउखोरी र रेडियो हापुरी प्युठानमा रेडियो कृपालु रेडियो गौमुखी रोल्पामा रेडियो सुनसहरी रुकुममा रेडियो सानीभेरी मुगुमा रेडियो मुगु र रेडियो सौर्यदय जुम्लामा रेडियो कर्णाली कालीकोटमा रेडियो मालिका र रेडियो नयाँ कर्णाली सुर्खेतमा रेडियो डाँडाद्वारा परदेश एफएम र रेडियो सुर्खेत सल्यानमा रेडियो शारदा एफएम र रेडियो तहल्का बर्दियामा फुलबारी एफएम र रेडियो बबई कैलालीमा radio Paschim Awaaz radio radio Kailali radio बेब्री कोसेली एफएम रेडियो नमस्ते गोदावरी एफएम रेडियो मनको मझरी रेडियो सुदूर सन्देश अछाममा रेडियो रामारोसन डोटीमा त्रिवेणी एफएम बझाङमा सेती सामुदायिक एफएम बैतडीमा सौगात एफएम र रेडियो निङ्ला सैनी यसै गरी रेडियो पुरा संसार डडेलधुरामा रेडियो अमरगढी र कञ्चनपुरमा रेडियो नागरिकबाट तपाईँ कार्यक्रम सुनिरहनु भएको छ मैले तपाईँको रेडियोको नाम छुट्याएँ तर कार्यक्रम प्रसारण भइरहेको छ भने मेरो फेसबुक पेजमा तपाईँले जानकारी दिनुहोला महावीर विश्वकर्मा एमएचएबिआइआर बिआइएसएस डब्लुएकेएआरएमए यसमा अनि म अर्को हप्ता तपाईँको रेडियोको नाम लिन पाउनेछु भन्ने विश्वास लिएको छु अघि नैदेखि केही साथी कोही साथीले फोनमा कुरा आएको छु उहाँसँग कुरा गर्छु हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म बागलुङ सिसाखानीको मान्छे अहिले भने उदयपुरबाट हेम विश्वकर्मा ए हेमजी बागलुङबाट उदयपुर पुग्नु भएछ है हजुर हजुर अनि पानी पर्दैछ कि उदयपुरमा कस्तो छ एकछिन अगाडि निकै पानी पर्यो अनि त्यस पछाडि अहिले चाहिँ ठिकै छ बिदो भएको अवस्था छ अनि अब अर्को प्रश्न चाहिँ विषयसँग सम्बन्धित नै खासमा श्रीमान वा श्रीमतीको रूपमा कसैको उपस्थितिले के फरक पार्छ जिन्दगीलाई श्रीमान र श्रीमती सँगैमा अर्को सम्बन्धले भन्न खोज्नु भएको होइन होइन होइन एक्लै जिन्दगी बाँच्नुमा भन्दा कोही जीवमा अब त्यो विवाह गरेको जिन्दगी बाँच्नुमा चाहिँ के फरक पर्छ यसलाई दुई तरिकाबाट हेर्न सकिन्छ एक त एक्लै बाँच्नुमा त्यो कसै गेममा अल्झिएर एक्लै बाँचेको हुन्छ र त्यो अवस्थामा उसलाई हातको फुलभन्दा पनि आकाशको जुन राम्रो लागे जस्तो हुन्छ तर त्यो दुईवटा सम्बन्ध विवाह गरिसकेको सम्बन्धमा कस्तो देखिन्छ भने त्यहाँ विभिन्न समस्याहरू देखिन्छ जब विवाह भइसके पछाडि एकअर्कामा भएको त्यो महत्त्व अलिक घटे जस्तो हुन्छ र त्यो अवस्थामा श्रीमानले श्रीमती छोडेर अर्कैसँग पहिला गइदिने मायाको अभाव भएर अनि कतै श्रीमानले पनि श्रीमती हुँदाहुँदै अर्को ल्याइदिने त्यस्ता समस्याहरू देखिन सक्छन् जस्तो लाग्छ मलाई होइन तपाईँले ट्यागे फेरि अर्कै तरिकाले सोचिदिनु भयो कि आज हामीले त्यसरी होइन कुरा गर्न खोजेको चाहिँ तपाईँले त्यसको विकृतिको कुरा गर्नुभयो हामीले कुरा गर्न खोजेको चाहिँ एक्लै जिन्दगी बाँचिरहने व्यक्तिहरू पनि छन् समाजमा अधिकांश चाहिँ विवाह गरेर जिन्दगी बाँच्छन् विवाहितहरू धेरै हुन्छन् होइन अनि एक्लै जिन्दगी बाँच्नुमा भन्दा विवाह गरेर जिन्दगी बाँच्नुमा जीवनमा जीवन साथीको आगमन हुनुमा चाहिँ त्यसले के फरक पार्छ त्यसले के सहायता ल्याउँछ भन्ने विषयमा हो आज हामी केन्द्रित हुन खोजेको चाहिँ एकदमै त्यसले धेरै सहायता ल्याउँछ र जीवनलाई अझ धेरै अगाडि बढाउनलाई जीवनमा केही नगर्ने मान्छे पनि जब प्रेम र विवाह भइसके पछाडि अझ धेरै कामहरूमा पनि उत्सुक हुन सक्छ नगर्ने काम पनि गर्न सक्छ जस्तो लाग्छ हुन्छ तपाईँको मुक्तक सुनाउनुहोस् अब सुसाइड नोटभित्र उसको कथा हुनसक्छ कथासँगै जोडिएको व्याथा हुनसक्छ सुसाइड नोटभित्र उसको कथा हुनसक्छ कथासँगै जोडिएको व्यथा हुनसक्छ कसैबाट चोट पाई घायल भाषु भन्थ्यो अमर प्रेम बनाउने जाय जेठा हुनसक्छ अमर प्रेम बनाउने जाय जेठा हुनसक्छ हिँड्दा हिँड्दै त्यो खोला तरेर जान सक्छन् हिँड्दा हिँड्दै त्यो खोला तरेर जान सक्छन् अनि फक्रिएपछि बोटबाटै झरेर जान सक्छन् हिँड्दा हिँड्दै त्यो खोला तरेर जान सक्छन् अनि फक्रिएपछि बोटैबाट झरेर जान सक्छन् यो माया प्रेममा केही घात पनि त होला यो माया प्रेममा केही घात पनि त होला व्यथा सहन नसके त मरेर जान सक्छन् व्यथा सहन नसके त मरेर जान सक्छन् नमस्कार छुटिन्छु नमस्कार सातकको छ मुक्तक अन्तर्गत तिनवटा मुक्तक म अघि सार्छु सपना जलाएर खरानी बेच्दैछ श्रमको निश्चल निशानी बेच्दैछ पँधेरीमा प्रिया टोलाइरहन्छन् ऊ परदेशमा जवानी बेच्दैछ विनिता दाहाल चरम्बी छ भोजपुर हाल इटहरीका मित्रको यो मुक्तक अर्को मुक्तक गोविन्द काफले मुक्ति चिदीपानी नौ पाल्पाका हुनुहुन्छ हाल कुवेदमा यो कुराले रात दिन मेरो हृदय चिरेको हुन्छ गरिबी हटाउने बजेट नेताको गोजीमा छिरेको हुन्छ अझै अर्को विडम्बना असह्य लाग्ने यो छ हेर्नुहोस् तिनैलाई भत्ता तलब गरिबले कर स्वरूप तिरेको हुन्छ तिनैलाई भत्ता तलब गरिबले कर स्वरूप तिरेको हुन्छ अर्को मुक्तक सुशील खड्का पोखरा दुई रुकुम पानी छल्ने घर अनि बास हरायो भोको पेटको ओखती घाँस हरायो पानी छल्ने घर अनि बास हरायो भोको पेटको ओखती गाँस हरायो के गर्न खोज्यो कुनै विपत्तिले हामीलाई दाह संस्कार गर्नलाई नि लास हरायो दाह संस्कार गर्नलाई नि लास हरायो कार्यक्रम बहकिने मनमा हुनुहुन्छ कुरा गरिरहेका छौँ खासमा श्रीमान या श्रीमतीको रूपमा कसैको उपस्थितिले जीवनलाई के फरक पार्छ आज यो साउने सोमबार मेरो सुस्वास्थ्य र दीर्घायुलाई अझै लम्ब्याउने चाहनाले तिमी व्रत बसिरहँदा म हामीले बाँचेको विगत साक्षी राखेर रा केही प्रण गर्न चाहन्छु जिन्दगी सम्झौना सम्झौता नै त हो भन्ने तमसुकमा फड्के किनारामा सहितको ल्याप्ची लगाएर हामीले आजसम्म बाँचिआएको जीवन निसन्देह सम्पूर्णतया त्रुटिरहित रह्यो भनेर म बालुवाको घर ठड्याउन चाहन्न यो पटक पटक अप्ठ्यारा बाटोहरूबाट हिँडेको छ हिँडाएका छौ हामीले कसैकी छोरी थियौ तिमी कसैकी श्रीमती भयोपछि र भइदियौ कसैकी आमा पनि छोरीदेखि आमासम्मको तिम्रो यात्रामा म धुरी खाँबो झैँ उभिरहेँ सबै सबैको साक्षी बनेर तिनै साक्षी बसेको अनगिन्ती पलहरूको धरातलमा उभिएर आज यसो भन्दैछु म जान अन्जानमा हिजो केही बेठिक भएको रहेछ भने पनि आजकै दिनदेखि भूल सुधार गरेर परम्परागत लोग्ने पदको पुरुष छापबाट तल ओर्लिनेछु म र बन्नेछु तिम्रो साथी जसरी बनेकी छेउ तिमी मेरी साथी धक नहोस् डर नहोस् साथी भएर बाँचौँ छोरा छोरी फुल हाम्रा माली भएर बाँचौँ धक नहोस् डर नहोस् साथी भएर बाँचौँ छोराछोरी फुल हाम्रा माली भएर बाँचौँ कस्तो मिल्न सक्या भन्दै सबै छक्क पर्ने ईर्ष्या गर्ने जोडी बनाऊ जाति भएर बाँचौँ हाम्रो जिन्दगानी आगो बनु भने म बनुला पानी तिमी आगो बनु भने म बनुला पानी कार्यक्रम बहकी मन सुनिरहनु भएको छ म छु सँगै छेउमा ओत लागेर बसिरहेको छु महावीर विश्वकर्मा सिसापारी हुनुहुन्छ भुवन पौडेल थाहा सञ्चार नेटवर्कबाट नेटवर्कबाट कार्यक्रम सुनिरहनु भएको छ आज कुरा गर्दैछौँ श्रीमान श्रीमतीको महत्त्व जीवनमा यसलाई अझ यसरी कुरा गर्न खोजिरहेका छौँ कि एक्लै बाँच्नेहरू पनि हुन्छन् केही अधिकांश चाहिँ विवाह गरेर घरझम गरेर बाँच्छन् जिन्दगी जिन्दगी खासमा श्रीमान या श्रीमतीको रूपमा कसैको उपस्थितिले के फरक पार्छ जिन्दगीलाई जिन्दगी बाँच्ने क्रममा यी विषयमा कुरा गरिरहेका छौँ महिला साथीहरू शून्य एक बयालिस अडसठी आठ सय तिन नम्बरमा आउनुहोला पुरुष साथीहरू शून्य एक बयालिस सतसट्ठी दुई सात नौ नम्बर डायल गरेर आउनुहोला म केही विचारहरू पढ्छु यतिखेर फेसबुक पेजमा आएको कविन्द्र कल्पितले लेख्नु भएको छ जिन्दगीमा एउटा यस्तो मान्छेको आवश्यकता पर्दो रहेछ कि जोसँग अन्तर्मनका जीवित भावनाहरू दिल खोलेर भन्न सकियोस् सुख दुःखहरू साट्न सकियोस् जुन आफ्नो जीवन साथी बाहेक अरूसँग सम्भव नै छैन कुशल रिजाल धादिङ सिम्लेबाट लेख्नुहुन्छ जसरी एक पाङ्राको अभावमा रथ घिसार्नुपर्ने हुन्छ हुन्छ तर दुवै पाङ्रा भए सजिलै गुड्छ हो ठिक त्यस्तै हो त्यसैले जिन्दगी भन्दा गुडाउनु नै उचित हुन्छ ओमराज रामजालीले लेख्नु भएको छ म विवाहित युवा हुँ तर मेरो जीवनसाथी यो दुनियाँमा छैनन् अहिले उनको कमी महसुस गरिरहेको छु विवाहित जीवन अमूल्य उपहार हो विवाह त्यो दोभान हो जहाँबाट दुवै मिलेर बगेर जाँदा छुट्टै आनन्द महसुस हुन्छ सविता आचार्यले नेपालगञ्जबाट लेख्नु भएको छ श्रीमान श्रीमती भनेका एक रथका दुई पाङ्रा हुन् जसले गर्दा आफूभित्र रहेका सुख दुःख साट्नको लागि एक असल जीवनसाथी चाहिन्छ र त्यो कुरा अरू कसैले बुझ्न सक्दैन त्यसैले जिन्दगीमा श्रीमान श्रीमतीको ठाउँमा अरू कसैको उपस्थितिले त्यो पुरा गराउन सक्दैन एकल रसाइली तेजेन्द्र लेख्नुहुन्छ सर्वप्रथम त विवाह एक बन्धनै हो जसमा हरेक कुराले एकअर्कालाई परिपूरक बनाएको हुन्छ विवाह बिनाको जिन्दगी नै चल्न सक्दैन चलिहाले पनि त्यो जिन्दगी नै होइन जस्तो लाग्छ लाग्छ अर्को विचार छ खासमा श्रीमान या श्रीमतीको रूपमा कसैको उपस्थितिले जिन्दगीमा धेरै महत्त्वपूर्ण फरक पार्दछ किनभने आपसी रूपमा दुःख सुख साटा हुन्छ जहाँ मायाको अनुभूति प्राप्त हुन्छ मायाले राम्रोसँग बाँच्न सिकाउँछ एक्लो हुँदाको अनुभूति र दुई श्रीमान र श्रीमती हुँदा अनुभूति र श्रीमान र श्रीमती हुँदाको अनुभूति कस्तो हुँदो रहेछ भनेर अनुभव गर्न पाइन्छ साहस बटाला तेस्रो लिङ्गी पुरुष रुकुम आठबिसकोट हाल काठमाडौँबाट मलाई खुसी लाग्यो म चाहन्थेँ बहकिने मनलाई सबैले आफ्नो कार्यक्रम महसुस गर्न सकुन् आज सफल भएँ कि जस्तो लाग्यो तपाईँ खुलेर आउनुभयो साहस बटालाजी म तेस्रो लिङ्गी पुरुष भनेर यसरी खोल्नुपर्ने चाहिँ आवश्यकता छ है मलाई खुसी लाग्यो कि मैले सधैँ कार्यक्रममा महिला साथीहरू पुरुष साथीहरू यो यो नम्बर भनिरहँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका साथीहरू पनि यो नम्बर प्रयोग गरेर आउन सक्नुहुन्छ भन्ने गर्छु यसको एकमात्र कारण यो कि समाजसँग जुझ्न सक्ने आत्मबल बढोस् भन्ने हो आज मलाई खुसी लाग्यो धन्यवाद साहस बटालाजी कोही साथी फोन सम्पर्कमा हुनुहुन्छ उहाँसँग कुरा गर्छौँ हेलो हेलो आवाज सुन्नै गाह्रो भएकै हुनुहुन्छ कि हुनुहुन्न जानुभयो हुन्छ भुवनजी अर्को एकजना साथी ल्याउँला एकजना भ्याउँछौँ होला हामी म यहाँ एकछिन कमेन्ट पढ्दै गर्छु विवेक अधिकारीले जिलिङ एक ठुलो खोलाबाट लेख्नु भएको छ रित्तो गाग्री पानी नभए गाग्रीको के नै अर्थ रहन्छ र त्यस्तै श्रीमान श्रीमतीलाई एकअर्काको आवश्यकता हुन्छ तरकारीमा सब थोक हालेर पनि नुन नहालेको तरकारी जस्तै हुन्छ एक्लो जिन्दगी त्यसैले जिन्दगीको यात्रामा श्रीमान या श्रीमतीको उपस्थितिले ठुलो प्रभाव पारेको हुन्छ करण बुढा मगर क्रेजी मुसीकोट एघार रुकुमबाट लेख्नुहुन्छ जीवनमा कोही हुनुमा र नहुनुमा के फरक छ बुझाउँछ र एक्लै हुँदा पर्ने बाधा अप्ठ्यारा एक्लै कसरी भोगिन्थ्यो र जोडीमा सबै भोग्दा के हुन्छ यही फरक पर्छ होला प्रीति प्रतीक्षा लेख्नुहुन्छ फरक अवश्य पार्छ सामान्य दैनिक जीवनमा क्रियाकलापदेखि जीवन नै परिवर्तन हुन्छ कसैको उपस्थितिले हेमन्त खाती लेख्नुहुन्छ एक थोकी सुकी सय थोकी नदी भने झैँ बिएपछि एकातिर दुइटै मिलेर जिन्दगीका अधुरा कामहरू पुरा हुन्छन् शेखर अनुराग त्रिपाठीले लेख्नु भएको छ हुन त एक्लोपनले सताउँछ तर म पनि विवाह नगर्ने सोचमा छु एक त म जस्तो ब्लाइन्डलाई छोरी पनि दिन मन गर्दैनन् कस्तो मन छुने गरी लेख्नु भएको छ शेखरजी बहकिनी मनको पुरानो साथी निकै समयको ग्यापपछि आज आउनुभयो तर मन नै कस्तो कस्तो हुने कमेन्ट गर्नुभयो म जस्तो ब्लाइन्डलाई कसले पो छोरी दिन्छ र भनेर दृष्टिबिन हुनुहुन्छ शेखरजी निकै राम्रो मुक्तक लेख्नुहुन्छ तर शेखरजीबाट यो किसिमको कमेन्टको चाहिँ मैले अपेक्षा गरेको थिइनँ किनकि तपाईँ त आत्मबल बलियो भएको मान्छे तपाईँलाई हेरेर अरूले सिक्नुपर्छ हुँदैन त यस्तो भन्न त है शेखरजी कोही हुनुहुन्छ फोन सम्पर्कमा हेलो नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ आशाजी आजको विषयमा विचार राख्नुहोस् जीवनमा श्रीमान या श्रीमतीको उपस्थितिले के फरक पर्छ जीवनसाथीको उपस्थितिले यो बेलामा चाहिँ कस्तो फरक पर्छ भनेदेखि दुःख सुख साट्ने एउटा चौतारी पनि भेटेको जस्तो पनि अनुभव हुन्छ होइन अनि त्यसरी लड्न खोज्दाखेरि समाउने हात पनि भेटिएको जुन अनुभव हुन्छ भनौँ न एउटा सहयात्री एक्लोपन हराउँछ आफैमा चाहिँ मन रमाउँछ जे जस्तो भए तापनि मन चाहिँ अलिकति सन्तुष्टि रहने चाहिँ अवस्था हो अरे कि हुन्छ तपाईँको मुक्तक सुरु गर्न सभा हस् म मुक्तक सुरु गर्छु है त हुन्छ मलम लगाइदिन्छु म तिम्रो त्यो तिम्रो चोटोभित्र हर्षसँगै मुस्कान ल्याइदिन्छु दुखी त्यो ओठोभित्र मलाम लगाइदिन्छु त्यो तिम्रो दुखित ओठोभित्र हर्षसँगै मुस्कान ल्याइदिन्छु दुखी त्यो ओठोभित्र धन सम्पत्ति धन सम्पत्ति पनि अरूलाई हत्ते नगर धन सम्पत्ति धन सम्पत्ति पनि अरूलाई हत्ते नगर मेरै तस्विर तासिदिन्छु रुपियाँको नोटोभित्र काँडा होइन फुलै फुलको बोट देखाइदिन्छु काँडा होइन फुलै फुलको बोट देखाइदिन्छु अनि भित्रै पनि खोट देखाइदिन्छु काँडा होइन फुलै फुलको बोट देखाइदिन्छु अनि भित्रै पनि खोट देखाइदिन्छु तिमी यसै गरी मलम लगाउन तयार हुन्छौ भने तिमी यसै गरी मलम लगाउन तयार हुन्छौ भने एउटा पुरानो मुटुभित्रको चोट देखाइदिन्छु एउटा पुरानो मुटुभित्रको चोट देखाइदिन्छु नमस्कार छुट्टिन्छौँ अरू साथीहरूसँग कुरा गर्न भ्याउँदैनौँ फोन सम्पर्कमा तिनवटा मुक्तक अझै पढ्न बाँकी छ साताको छ मुक्तक अन्तर्गत करण न्युपाने दाङबाट लेख्नु भएको मुक्तक हो यो नजानेर हो या जानी जानी पठाउँछे आँसुको तलाउ माछु पानी पठाउँछे नजानेर हो या जानी जानी पठाउँछे आँसुको तलाउ माछु पानी पठाउँछे हिजो एकै छुरामा खत्तम गर्यो मुटु अझ ओखती हो भनेर खुर्सानी पठाउँछे अझ ओखती हो भनेर खुर्सानी पठाउँछे अर्को मुक्तक प्रतीक पोखरेल अपरिचित बाणगङ्गा बाह्र कपिल वस्तुका साथीको लुट्नेहरू भेटिन्छन् अनि लुटाउनेहरू भेटिन्छन् पीडा दिएर लुकी लुकी चिहाउनेहरू भेटिन्छन् लुक्नेहरू भेटिन्छन् अनि लुटाउनेहरू भेटिन्छन् लुट्नेहरू भेटिन्छन् अनि लुटाउनेहरू भेटिन्छन् पीडा दिएर लुकी लुकी चिहाउनेहरू भेटिन्छन् पहिला बढाउ जिन्दगीको साथ म दिन्छु भनेर अचेल खुट्टा अघि तेर्साई लडाउनेहरू भेटिन्छन् अचेल खुट्टा अघि तेर्साई लडाउनेहरू भेटिन्छन् अन्तिम मुक्तक साताको छ मुक्तक अन्तर्गत सञ्जय लामा सिन्धुलीका हुनुहुन्छ कोमल मुटु साह्रो ठान्यो गल्ती कसको हो सिसालाई फलाम मान्यो गल्ती कसको हो कोमल मुटु साह्रो ठान्यो गल्ती कसको हो सिसालाई फलाम मान्यो गल्ती कसको हो फुटे सिसा जोडिँदैन थाहा हुँदा हुँदै पनि जानी जानी ढुङ्गा हान्यो गल्ती कसको हो जानी जानी ढुङ्गा हान्यो गल्ती कसको हो अब चाहिँ छुट्टिनुपर्छ यतिन्जेल सँगै बस्नुभयो तपाईँ सबै सबैप्रति आभार व्यक्त गर्न चाहन्छु अघि भर्खर आएको थिएँ तपाईँको छेउमा टुसुक्क बस्न उठेर जानुपर्ने बेला भइसकेछ कस्तो छ बाहिर अब निस्केर जानु पऱ्यो तपाईँ बस्दै गर्नुहोला अर्को साथ आउँछु फेरि यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँको छेउसम्म लगिदिने आत्मै मित्र भुवन पौडेलप्रति कृतज्ञता म महावीर विश्वकर्मा छुट्टिनु भन्दा अगाडि भन्छु कार्यक्रम बहकिने मन सोमबार राति सभा नौ बजी थाहा सञ्चार नेटवर्कबाट आउँछ अब चाहिँ छुटिनुपर्छ र जाँदा जाँदै आफ्नो विचार राख्छु खासमा श्रीमान या श्रीमतीको रूपमा कसैको उपस्थितिले के फरक पार्छ जिन्दगीलाई यता दुख्दा दुखी दिने कोही हुन्छ जिन्दगीमा यता दुख्दा दुखी दिने कोही हुन्छ जिन्दगीमा रुँदा आँसु पुछिदिने कोही हुन्छ जिन्दगीमा यता दुख्दा दुखी दिने कोही हुन्छ जिन्दगीमा रुँदा आँसु दिने कोही हुन्छ जिन्दगीमा कोही हुनु नहुनु त फरक छ नि साथी मनको कुरा बुझिदिने कोही हुन्छ जिन्दगीमा मनको कुरा बुझिदिने कोही हुन्छ जिन्दगीमा हवस् जान्छु अर्को हप्ता आउँछु नि नमस्कार माया त यस्तो हो माया त यस्तो हो माया त यस्तो हो माया त यस्तो नजिक टाढा जहाँ भैनी दुश्मनै सारा संसार भैनी कहिले न घट्ने हो कहिले न छुट्ने हो माया त यस्तो हो माया त यस्तो धन संसारमै ठुलो मान्छे कुमाना केही होइन रूप केही होइन धन संसारमै ठुलो मान्छे कुमान मन कहिले नदुखोस् माया त यस्तो हो माया त यस्तो हो कहिले नघट्ने हो कहिले नछुट्ने हो गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा बैसाखे गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा भित्कैले नमारो माया त यस्तो हो माया त यस्तो माया त यस्तो माया त यस्तो नजिक टाढा जहाँ भैनी दुश्मनै सारा संसार भै घटने हो कहिले छुट्ने हो माया त यस्तो हो माया त यस्तो हो माया त यस्तो